हामी रहन्छौँ बुझाइ नेता हो देशलाई को हामी रहन्छौँ बुझाइ नेता हो कसको बाबु बिर्ता देशको जेठायो कसको बाबु बिर्ता देशको जेठायो कसको बाबु बिर्ता देशको जेठायो बिटी गाउँ फर्किनान् यी हाम्रा नेता फेरि चुनाव आयो भने साथकै भन्छन् भाइ फेरि चुनाव आयो भने साथकै भन्छन् भाइ फेरि चुनाव आयो भने साथकै भन्छन् भाइ फेरि चुनाव आयो भने साथकै भन्छन् भाइ ¡Gracias! संविधान नेताको चिताना जनता माग्छन् संविधान नेताको चिताना तान चोप चोकमा नारा जुलुस ढुङ्गा चोप चोकमा नारा जुलुस ढुङ्गा चोप चोकमा नारा जुलुस ढुङ्गा चोक चोकमा नारा जुलुस ढुङ्गा सुनेनौ कि नेता तिम्रै जनताका रोका छन् सुनेनौ कि नेता तिम्रै जनताका रोका छन् रात दिन काम गर्छन् उल्टै बोका छन् रात दिन काम गर्छन् उल्टै बोका छन् रात दिन काम गर्छन् उल्टै बोका रात दिन काम गर्छन् उल्टै बोका छन्

यिनलाई गरौँ खबरदार सबै हामी जनता मिली यिनलाई गरौँ खबरदार देशलाई पछि पार्न दिन हुन्न अब पार देशलाई पछि पार्न दिन हुन्न अब पार देशलाई पछि पार्न दिन हुन्न अब हाय देशलाई पछि पार्न दिन हुन्न अब पार